जोराल क्षेत्रमा वनफोडारीमा संलग्न भएको आरोपमा दुईजना वन कर्मचारी निलम्बित मिलेमत्तमा सल्लाहको एघार हजार क्युफिट काठ अवैध रूपमा काटिएको पुष्टि निजी क्षेत्रको लगानीमा धनगढ़ीमा नयाँ मेडिकल कलेज खोल्ने डेढ वर्षभित्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण सक्ने गरी काम अगाडि बढ्यो कञ्चनपुरमा कुकुरमा पार्भो र डिस्टेम्पर भाइरसको प्रकोप फैलियो दार्चुलाको लाली र तिगरममा झोलङ्गी पुल निर्माणका लागि भारतीय पक्ष सहमत र सरकार देश घातीको मतियार भइरहेको एमाले उपाध्यक्ष रावलको आरोप राष्ट्रहित अनुकूलन परिमार्जन सहित संविधान संशोधन हुने वातावरण मन्त्री जोशीको भनाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रोडी युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डोटीको जोराल क्षेत्रमा वन फडानीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय डोटीका दुईजना कर्मचारी निलम्बनमा परेका छन् जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्री कुमार कार्कीले इलाका वन कार्यालय जोरालमा कार्यरत वन रक्षक नरबहादुर साहुलाई निलम्बन गरिएको तथा इलाका वन प्रमुख सचिनानन्द सिंहलाई निलम्बनका लागि सिफारिस गरिएको बताएका छन् जोरायलको लक्ष्मीनगर आठका मालिका सिद्धबाबा मसानी सामुदायिक वनमा कर्मचारी ठेकेदार र उपभोक्ताको मेलमत्तमा सल्लाहको एघार हजार क्युफिट काठ अवैध रूपमा काटिएको जिल्ला वन कार्यालय डोटीले पुष्टि गरेको छ निजी क्षेत्रको लगानीमा सुदूरपश्चिमको धनगढ़ीमा नयाँ मेडिकल कलेज खोल्ने भएको छ तीन अर्बको लगानीमा धनगढ़ीमा एभरेस्ट मेडिकल कलेज बनाउन लागेको हो युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका सञ्चालकहरूले डेढ वर्षभित्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण सक्ने गरी काम अगाडि बढ़ाएका छन् मेडिकल कलेज सञ्चालनका लागि पहिला तीन सय बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको एभरेस्टका प्रबन्धक खोमा अरियालले बताएका छन् अरियालका अनुसार चिकित्सा शिक्षा ऐन आएपछि त्यस अनुसार नै मेडिकल कलेज सञ्चालनमा ल्याउने तयारी भएको छ पहिला शिक्षा मन्त्रालयबाट मेडिकल कलेजका लागि आवश्यक पर्ने एलओआई लिनेछौ उनले भने त्यसपछि चिकित्सा शिक्षा ऐन पास भएपछि सोही अनुसार कलेज चलाउनेछौ पहिले उनले पहिलो चरणमा अस्पताल सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणका लागि ठेकेदार परिचालन भइसकेको बताएका छन् अस्पताल र अन्य पूर्वाधारका लागि पहिलो चरणमा दुई अर्ब र ऐन आएपछि कलेजका लागि आवश्यक पूर्वाधार प्रयोगशाला होस्टल लगायतका कुरा पूरा गर्न दोस्रो चरणमा थप एक अर्ब लगानी गर्ने अरियालले जानकारी दिएका छन् कञ्चनपुरमा कुकुरमा पार्भो भाइरस र डिस्टेम्पर भाइरसको प्रकोप फैलिएको छ जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो तीन महिना यता कञ्चनपुरमा कुकुरमा यी दुवै भाइरसको संक्रमण व्यापक फैलिएको छ कार्तिकदेखि कुकुरमा पार्भो र डिस्टेम्पर भाइरसको संक्रमण देखिएको जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पशु विकास अधिकृत मदन सिंह धामीले जानकारी दिएका छन् उनका अनुसार अहिले दैनिक आठदेखि दसवटा कुकुरमा यसको संक्रमण फैलिँदै गएको छ जिल्ला पशु सेवा कार्यालयमा कार्तिक मंगिर र पुष महिनामा पार्वो र डिस्टेम्पर भाइरस संक्रमण भएका झण्डै एक हजार कुकुरको उपचार भइसकेको छ कुकुरलाई रेबिज विरूद्धको खोप लगाए जस्तै पार्भो र डिस्टेम्पर भाइरसको संक्रमणबाट बचाउन पार्वो खोप लगाउन उनले आग्रह गरेका छन् कुकुरमा यी भाइरसको संक्रमण भएमा वाक वाक गर्ने टाउको बाङ्गो गर्ने लक्षण देखा पर्ने उनले बताएका छन् वरिष्ठ पशु विकास अधिकृत धामीले पाँच सात दिनसम्म उपचार नपाएमा कुकुरको मृत्यु समेत हुन सक्ने बताएका छन् पार्वो र डिस्टेम्पर भाइरस कुकुर बिरालो तथा जंगली बाघमा देखा पर्ने उनले बताएका छन् नेपाल भारत जोड्ने दार्चुलाको महाकाली नदीमा झोलङ्गी पुल निर्माणको लागि पहिलो चरणमा लाली र तिग्रमको लागि भारतीय पक्षले सहमति दिएको छ सस्पेन्सन ब्रिजका इन्जिनियर खगेन्द्र खड्काका अनुसार दुई पुल निर्माणको लागि भारत सकारात्मक भएको हो तुइन विस्थापन कार्यक्रम अन्तर्गत नेपाल सरकारले महाकाली नदीमा आठवटा झोलङ्गी पुल लगाउने तयारी गरे पनि भारतले सहमति दिएको थिएन पहिलो चरणमा लाली र तिगरममा काम अघि बढाउन सहमति दिएको इन्जिनियर खड्काले बताएका छन् भारतीय पक्षले सहमति दिए अनुसार दार्चुला गुलाली र भारतको दौडाको कुन ठाउँमा पुल बनाउने भन्ने विषयमा नेपाल भारतका इन्जिनियरहरूले संयुक्त रूपमा हिजोदेखि सर्वेक्षण थालेका छन् भारतीय पक्षले झोलङ्गी पुल निर्माण गर्दा थोरै सार्नुपर्ने प्रस्ताव गरेको छ भने नेपालीले पहिलेदेखि नै सर्वे गरिएको ठाउँमा पुल बनाउनुपर्ने बताउँदै आएको छ अहिलेलाई लाली तिगरमसँगै बाकुमा समेत पुल निर्माणको अवस्थाबारे सर्वेक्षण गर्ने खड्काले बताएका छन् यसअघि भारतीय सुरक्षा अधिकारीहरूले सीमा सुरक्षा संवेदनशीलता देखाउँदै पुल निर्माणमा सहमति दिएका थिएनन् नेपालले एकतर्फी रूपमा झोलङ्गी पुल निर्माण गर्ने भन्दै टेण्डर आह्वान गरेको थियो नेपालले तुइन विस्थापन कार्यक्रम अन्तर्गत दार्चुलाका महाकाली नदीमा आठवटा पुल निर्माणको लागि कुल तीन करोड़ त्रिचालिस लाख चौपन्न हजार रुपियाँको टेन्डर गरिसकेको छ जस अनुसार सबैभन्दा बढी एक करोड़ लागतमा लालीमा रहेको पुल निर्माणको लागि ठेक्का भएको छ भने तिगरममा अठाइस लाख रुपियाँ लागतमा सम्झौता भइसकेको छ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको अखण्डता सार्वभौमिकता तथा स्वतन्त्रताका विरूद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् तराईलाई अलग बनाउनुपर्छ भन्दै हिँड्ने सिकेर हतलाई कारवाही गर्न र उनका देश विरोधी गतिविधि रोक्न वर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसिरहनुको कुनै औचित्य नभएको उनले बताएका छन् प्रेस चौतारी अछामले हिजो सदरमुकाम मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको पहिलो काम नै राष्ट्र र जनताको सुरक्षा गर्नु भए पनि सरकार देशघातीको मतियार बनिरहेको आरोप लगाएका हुन् कार्यक्रममा नेता रावलले सरकारले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै झन गम्भीर संकटमा लिने काम गरिरहेको उनले आरोप लगाएका छन् प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्छु भनेको दुई हप्ता बढी हुँदा पनि अझै चुनावको मिति घोषणा गर्न नसक्नु भन्दै नसकेको भन्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहेका नेता रावलले आफू सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याइएको र देशको सुरक्षामा नै आश आउने कार्य गरिरहेको आरोप लगाएका छन् देशका प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कंग्रेसले निर्वाचन चाहेको हो कि होइन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशीले संसदमा दर्ता भएको संविधान संशोधन बहुबहु पारित हुन नसक्ने बताएका छन् गेटा विमानस्थलमा हिजो संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री जोशीले राष्ट्रहित अनुकूलन परिमार्जन गरेर संविधान संशोधन हुने धारणा व्यक्त गरेका छन् मन्त्री जोशीले लोकतन्त्रलाई स्थापित गर्न संविधान संशोधन लगायतका समस्याहरू संसद भवनबाट छलफल मार्फत नै समाधान गर्न सकिने बताएका छन् संसदमा दर्ता भएको संविधान संशोधन परिमार्जन सहित पारित भएपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने बताएका छन् राष्ट्रिय हित अनुकूलन परिमार्जन हुने संविधान संशोधनमा प्रतिपक्षी दल नेकपा एमाले पनि सहयोग गर्ने मन्त्री जोशीले दावी गरेका छन् यस्तै नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा थ्रेस राख्ने विषयप्रति मन्त्री जोशीले आपत्ति प्रकट गरेका छन् नेकपा संयुक्तका नेता समेत रहेका मन्त्री जोशीले ठूला दलले सिन्डिकेट लाद्नका लागि थ्रेस होल्डको व्यवस्था गरेको आरोप लगाएका छन् संविधानमा थ्रेस होल्डका बारेमा केही पनि उल्लेख नभएका कारण अहिले आएर थ्रेस होल्ड राख्ने कुरा संविधान विपरीत भएको मन्त्री जोशीको भनाइ छ सरकारले स्थानीय प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ यस्तै फरक प्रसंगमा बोल्दै मन्त्री जोशीले विद्युत नपुगेका क्षेत्रमा वैकल्पिक माध्यमद्वारा समाधानको लागि लागि अध्ययन गर्न सुदूरपश्चिमको भ्रमणमा आएको बताएका छन् सुदूरपश्चिमका बिजुली नपुगेका क्षेत्रमा वैकल्पिक माध्यम ऊर्जा सौर्य ऊर्जाद्वारा उज्यालो बनाउनको लागि सरकारले गृह कार्य गरिरहेको बताएका छन् बैतडीको रौलेश्वरमा रहेको रौलेश्वर माभि रामकी बरायलमा कक्षा एकदेखि दससम्म अध्ययनरत उनातिस जना बालबालिकाहरूलाई झोला विद्यार्थी पोसाक र कापी कलम वितरण गरिएको छ रैलेश्वर माविका रौडेश्वर माविका पूर्व विद्यार्थी मोहन सिंह मडैले जापानबाट आफ्ना स्वर्गीय बुवा गणेश मडैको सम्झनामा विद्यार्थीहरूलाई सो सहयोग प्रदान गर्नुभएको विद्यालयले जनाएको छ सताइसजना अभिभावक गुमाएका एकजना असहाय र एकजना अपाङ्ग भएका अपाङ्गता भएका विद्यार्थीलाई झोला विद्यार्थी पोसाक र कापी कलम वितरण गरिएको हो मोहन सिंह मडैका आमा जयमती मडैको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विष्ट प्रमुख अतिथि रहेका थिए श्री पञ्चमीको अवसर पारेर स्वर्गीय बुवाको सम्झनामा अभिभावक गुमाएका असहाय र अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गरिएको रौडेश्वर पूर्व विद्यार्थी समाजका रिजन मडैले बताएका छन् अबदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृतिको आवेदन पनि दिन सकिने भएको छ गएको माघ तीन गतिदेखि व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट लिने तयारी गरिएको थियो तर प्राविधिक समस्याका कारण अरूले पनि दुरुपयोग गर्ने देखिएपछि अन्तिम समयमा अनलाइनबाट श्रम स्वीकृति लिन रद्द गरिएको थियो प्राविधिक समस्या समाधान गरिएपछि आज हिजोदेखि अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिएकी छन् गएको पोस्ट तीन गतेदेखि वैदेशिक रोजगार विभागले अनलाइन मार्फत श्रम स्वीकृति लिन थालेको हो म्यान पावर व्यवसायले भने शुरूआतदेखि नै संस्थागत पूर्ण श्रम स्वीकृति लिइरहेका थिए व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अनलाइनबाटै दिन सकिने भएपछि अब कामदारले श्रम ग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ सबै किसिमका श्रम स्वीकृति अनलाइनबाट शुरू भएपछि श्रम स्वीकृतिको प्रक्रियाका लागि बारम्बार श्रम श्रमग्राम पुग्नुपर्ने छैन अब जुनसुकै ठाउँबाट अनलाइन आवेदन गर्न सकिनेछ सबै प्रक्रिया टुङ्गिएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै पासपोर्ट लिएर विभाग जाँदा हुनेछ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना तथा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कैलालीमा हिजो दिउँसो पाउने तीन बजेतिर बस र अटो रिक्सा आपसमा ठोकिँदा एकजना सामान्य घाइते भएका छन् गोलरियाबाट अत्तरिया आउँदै गरेको से एक ह एक शून्य शून्य सात नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको से तीन प सात नौ सात नम्बरको बस पूर्व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 नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार